6 MHz. नमस्कार रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक माला लिएर आज पनि म मदन भण्डारी उपस्थित भइसकेको छु प्रविधि संयोजनमा प्रेमपूर्वक प्रेमजीले साथ दिइरहनु भएको छ हामी एघार बजीसम्म रहन्छौ तपाईँसँग तपाईँले हामीलाई एकानब्बे दशमलव छ आर्समा अहिले पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु गराउनु भएको छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log in गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता भुल्न नसकिने बानी हो माया भुल्न नसकिने बानी हो माया आत्मीयताको खानी हो माया तृष्णित हृदयको प्यास मेट्छ त्यसैले त साथी पानी हो माया यो मुक्तक मुक्तकार सुमन आचार्यजीको झापा तोपगाछी उहाँको घर हो उहाँको अहिले मुक्तक मार्ग मुक्तक सङ्ग्रह पाठक समक्ष छ मुक्तक मार्ग पाठक सङ्ग्रहबाट केही मुक्त कार्यक्रमको सुरुवातमा आजको बसाइमा म लिनेछु अनि लिनेछु तपाईँहरूले नै मायाले स्नेहले हामीलाई पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मुक्तक माला at the rate gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा तपाईँले मुक्तक पठाउनु भएको छ म आलो पालो लिनेछु अहिलेलाई भने मुक्तकको सिलसिला मैले मुक्तक मार्ग मुक्तक संग्रहबाट सुमन आचार्यजीका मुक्त खरबहरूसँगै गरे सुमन आचार्यजीको नै मुक्तक म केही लिन चाहन्छु मुक्तक मार्गबाट मुक्तक सुनौ कति ठाउँमा चढ्नुपर्छ कति ठाउँमा छर्नुपर्छ कति ठाउँमा चढ्नुपर्छ कति ठाउँमा छर्नुपर्छ गन्तव्यमा नपुगे अलपत्र नि पर्नुपर्छ अरूको मात्र भर परे बर्खालोमा जाकिन्छौ त्यसैले आफ्ना लागि आफैले गर्नुपर्छ सुमन आचार्यजीको मुक्तक म लिइरहेको छु कार्यक्रमको प्रारम्भमा आफ्नै षड्यन्त्रको जालमा परौला आफ्नै षड्यन्त्रको जालमा परौला उँधो बाध्यताको खोजमा छरौला चाहिने भन्दा बढी बठ्याइ नगर उसको साथी अकाल मरौला मुक्तक मार्ग मुक्तक संग्रह सुमन आचार्यजीको भर्खरै पाठक समक्ष आएको छ र झापा तोपगासीका मुक्तकार हुनुहुन्छ उहाँ म समय जुराएर उहाँसँग बलाकुसारी गर्नेछु कार्यक्रममा अहिले भने मुक्तक मार्गबाट नै मुक्तक सुनौ घुम्ने भन्दा बढी कमाउनु पर्छ घुम्ने भन्दा बढी कमाउनु पर्छ नभए त पुरपुरो समाउनु पर्छ संसार दुःख हो खुसी साँचिन्न त्यसैले बेलैमा रमाउनु पर्छ म सुमनजीको नै मुक्तक लिइरहेको छु पहिरो गयो खेतबारी घर रहेन पहिरो गयो खेतबारी घर रहेन साँच्नु साँच्नुपर्ने घर रहेन हिजोभन्दा आज बढी स्वतन्त्र म बाँकी केही नभएसी डर रहेन पनि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौँ मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू मुक्तक मालाको आजको पहिलो साङ्गीतिक कोशेली राख्नु पूर्व हामीले मुक्तक मार्गबाट मुक्तक सुन्यौं सुमन आचार्यजीको मुक्तक सुन्यौं र मुक्तक मार्गबाटै एउटा मुक्तक तपाईँहरू समक्ष मुक्तक सँगसँगै हामी सुन्नेछौँ कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली तत्पश्चात तपाईँहरूले नै पठाउनुभएका मुक्तक म लिएर आउनेछु अहिले भने सुमन आचार्यजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता हाँस्न मात्र सिक्यौ क्यारे रुन बिर्सियौ हाँस्न मात्र सिक्यौ क्यारे रुन बिर्सियौ नरौ नभन्दै हात छुन बिर्सियौ आफ्नोपनको उपदेश त दिन्थ्यो हिजो खुबै तर आज मान्छे छैन हुन बिर्सियौ तिमीले पनि मजा माया दे आफूलाई बिर्सेर मायालुको सम्झनामा आफूलाई बिर्सेर तिमीले पनि मजास्तै माया दिएर हे सुनसान रात सँगै एकान्त भए रहेरा सुनसान रात सँगै एकान्त भए रहेरा सागर को लहर जस अशान्त भएर हेर आँसुका थोपा जस्तै भुइँमा खसेर हेर मायालुको सम्झनामा आफूलाई बिर्सिहेर मायालुको सम्झ सम्झनामा आफूलाई बिर्सेर तिमीले पनि मजास्तै माया दे को फूल रास्ते दिन दिन मरे रहे ढुङ्गा को मूर्ति जस्तै दो बाटोमा छाती छातीमा एउटा घाइते मुटु बोकेर हेर मायालु आफूलाई सुमन आचार्यजीको मुक्तक मुक्तक यो गीत तपाईँले सुन्नुभयो मुक्तक माला सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा अब पनि श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा म आलो पालो जोड्छु हामीसँगै रहनुहोला आँसु रोक्नु छ यी आँखामा किनेर ल्याउन सक्नुहुन्छ आँसु रोक्नु छ यी आँखामा किनेर ल्याउन सक्नुहुन्छ पाइन्छ भन्नुहुन्थ्यो पैसामा किनेर ल्याउन सक्नुहुन्छ देखावटी होइन हुनुपर्छ माया ममताले भरिएका मलाई एक बामा पामा किनेर ल्याउन सक्नुहुन्छ ओहो यो मुक्तक मुक्तकार जिज्ञासु पौडेल तिलक्सीको बुटवल उहाँको घर हो पहिलो पटक हुनुपर्छ जिज्ञासु पौडेल तिलक्सी यसरी हामीहरू समक्ष आउनुभएको निकै मिठो गरेर आउनुभयो अर्को मुक्तक मसँग छ रण भण्डारीजीको निष्ठुरीको यादले पनि छोड्दिन कहिल्यै छोडेन निष्ठुरीका यादले पनि छोड्दिन कहिले छोडेन र यो मनले पनि उसैलाई सम्झिन कहिले छोडेन लक्ष्य त मेरो पनि चन्द्रमामा नपुग्ने कहाँ थियो र बाध्यतामा जिन्दगी अल्मलिन कहिले छोडेन राणा भण्डारीजी खरि गैरा दैलेखबाट यसरी आउनुभयो हामीहरू समक्ष नियमित रूपमा मिठो माया बाँड्दै गर्नुहुन्छ यसरी नै अर्को मुक्तक विमल बिसिजीको श्रोता मसँग रहेको छ केही उन्नति पनि छैन प्रगति छैन केही उन्नति पनि छैन प्रगति छैन फेरि धन सम्पत्ति नि भने जति छैन यही साल बिहे गरिदिने भनिरहनु भएको छ घरमा आफ्नो भने योजना एक रत्ती छैन ओहो बिमल बिसिजी ताराखोला गाउँपालिका तिन बागलुङ हाल दोहा कतारबाट पहिलोपटक सम्झनु भयो यसरी हामीहरूलाई अर्को मुक्तक प्रदीप रिजालजीको श्रोता मसँग रहेको छ धादिङ उहाँको घर हो आउला घरबाट भागी भागी छुट्याइदिनुपर्छ आउला घरबाट भागी भागी छुट्याइदिनुपर्छ बरु अलि बढी भाडा मागी छुट्याइदिनुपर्छ घरपेटी बा मैले चाहेको बेला आनन्दले मलाई एउटा कोठा रुनको लागि छुट्याइदिनुपर्छ अह यो मुक्तक मुक्तकार प्रदीप रिजालजीको उहाँको घर भनिहाले हो मुक्तक निकै मिठो लेख्नुहुन्छ अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ ईश्वर काफले घायलजीको मुक्तक मसँग रहेको छ सोरेक चार सेङ्जा उहाँको घर हो हाल उहाँ पाल्पा हार्थोकमा हुनुहुन्छ अबको क्रममा ईश्वरका आफूले घायलजीको मुक्तक सँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता मायाले दिएको पीडा र चोटले गर्दा पराईलाई चुनियो मायाले दिएको पीडा र चोटले गर्दा पराईलाई चुनियो यो मेरो घायल मुटु हुँदै पनि आज माया यो जीवन जिउन कहिले पनि हेर खुसीसँग पाइएन सानो जिन्दगीलाई पनि पिन्जडाको चरी जस्तै बनाएर थुनियो फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुल गए फूल मात्र पनी अरूलाई कुल्छेर अघि बढ़ मानिस देउता बन्ने राहरूमा ढुङ्गा बन्छ मानिस रहर गर्नु मात्र पनि होइन रहेछ जी काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुल मात्र पनि होइन रहेछ जीवन ईश्वर काफ्रेजीको मुक्तक मुक्तकसँगै यो गीत सुन्नुभयो मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा कार्यक्रम मुक्तक माला तपाईँ नियमित रूपमा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 सिङ्जा उहाँको घर हो प्रजित कुँवरजी पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष मिठो माया बोकेर देव छेत्री कुमाई देवजीको श्रोता अबको क्रममा मुक्तक मसँग रहेको छ देश युवालाई सम्भार दिए कस्तो हुन्थ्यो सरकार देश युवालाई सम्भार दिए कस्तो हुन्थ्यो सरकार देशमै बस्ने आधार दिए कस्तो हुन्थ्यो सरकार हरेक घरको युवालाई विदेश पठाउनुको सट्टा एक घर एक रोजगार दिए कस्तो हुन्थ्यो सरकार यो मुक्तक यसरी सरकारलाई अनुरोध सरकारलाई प्रश्न देव छेत्री कुमाई देवजीको सल्यान उहाँको घर हो अर्को मुक्तक रञ्जना पराजुली लम्सालजीको श्रोता मसँग रहेको छ मडारिएको बादल चाहिँ बदलिने स्वभाव तिम्रो मडारिएको बादल चाहिँ बदलिने स्वभाव तिम्रो जसो गरियो त्यसै राम्रो तान्न सक्ने प्रभाव तिम्रो आशित हुन्छु कहिलेकाहीँ तिम्रो बानी देखेर तर पनि किन किन खड्किरहने अभाव तिम्रो अह रञ्जना पराजुली लम्सालजी बुद्धनगर नयाँ बानेश्वर काठमाडौँबाट यसरी आउनुभयो सुरज पराजुलीजीको श्रोता अबको क्रममा मुक्तक मसँग रहेको छ खेलाउन कुटो र कोदालो जानेको छैन खेलाउन कुटो र कोदालो जानेको छैन सिलाउन उत्रिएको टालो जानेको छैन तिम्रो सहरमा अर्कैको खेती हुन्छ अरे म त परे गाउँको गोठालो जानेको छैन यसरी आउनुभयो कार्यक्रममा सुरज पराजुलीजी पोखराबाट अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्छौँ कमल बोगटी अन्जानजीको मुक्तक मसँग रहेको छ हाल उहाँ काठमाडौँमा हुनुहुन्छ कमल बोगटी अन्जानजीको मुक्तक सँगसँगै अबको क्रममा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता हुन्छन् शिक्षक नि यहाँ चेला सोचेकै थिएन हुन्छन् शिक्षक नि हाँसेला सोचेकै थिएन हिँड्दै गर्दा हुन्छ कि अबेला सोचेकै थिएन बनाउन त एक अप्पल छोरा बनाएका थिए फेरिन्छ यसरी आफ्नै हत्केला सोचेकै थिएन जीवन हो घम छाया सुख दुख छ समय चक्रमा घुमिरहने घडीको तर हो कि कार्यक्रम मुक्तक माला रेडियो भिजनमा सुनिरहनु भएको छ यो गीत मिठो गीत कहाँ सुने कहाँ सुने भन्ने लाग्दैछ भने रेडियो भिजनमा सुन्नुभयो तपाईँले अनि आजको यो वसाईमा पनि म मदन भण्डारी छु तपाईँहरू समक्ष यो प्रविधि संयोजनमा आज पनि प्रेमजीले साथ दिइरहनु भएको छ हामी कार्यक्रममा मुक्तक सुनिरहेका छौँ म मुक्तक तपाईँहरूले नै भएका आलो पालो लिइरहेको छु कसरी हुर्केको थियो बचपन बुझ्ने मन छ मलाई कसरी हुर्केको थियो बचपन बुझ्ने मन छ मलाई साँच्चै गरेर अलिकति मनन बुझ्ने मन छ मलाई यहाँ सबैले धन मात्र ठुलो भनी धनकै बयान गर्छन् आखिर ठुलो जीवन हो कि धन बुझ्ने मन छ मलाई यसरी मुक्तकमालामा कमेन्द्र शाही आजिज सिकाउनुभयो दैलेख उहाँको घर हो कमेन्द्र शाही आजिजका मुक्तकरपहरूसँगै कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ मुक्तकार गोम विक्रमजीको पद ओगटी कुर्सीमाथि गोडा खापेका अझ पद ओगटी कुर्सीमाथि गोडा खापेका अझ ब्रह्मा पारी दुनियाँलाई दामी छापेका सनस चोखिने कामकाज उस्तै कलङ्कितको राज उस्तै प्रतिष्ठाको खोलोडी सम्मान थापेका सनस यो मुक्तक विक्रमजीको कल्लाकारी पाल्पा उहाँको घर हो निकै मिठो मुक्तक लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालामा यसरी नै अर्को मुक्तक मसँग छ तपेन्द्र विष्टजीको श्रोता उल्टिन सक्छ सिलसिला पनि याद गर्नुहोस् उल्टिन सक्छ सिलसिला पनि याद गर्नुहोस् र सकिन सक्छ जीवन लीला पनि याद गर्नुहोस् आफूलाई सधैँ यो समाजको हात्ती सम्झिनेहरूले कमजोर हुँदैनन् कमिला पनि याद गर्नुहोस् याद गर्नुहोस् यो गजबको मुक्तक तपेन्द्र विष्टजीको साफे बगर अछामुवाको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता प्रकाश पाठकजीको गुल्मीको कफी अनि सेङ्जाको सुन्तला चाखेर त हेर्नुहोस् गुल्मीको कफी अनि सेङ्जाको सुन्तला चाखेर त हेर्नुहोस् कपिल वस्तु गई शिवगढी चितवन गई हात्ती चढेर त हेर्नुहोस् राजधानीमा बसेर देशमा केही छैन देश कुरूप छ भन्नु अघि अरे एकपटक मनाङ मुस्तङ रारा ताल घुमेर त हेर्नुहोस् यसरी मुक्तकमा हामीलाई सम्झनुभयो मुक्तककार प्रकाश पाठकजीले शिवराज दुई गौरी हवा कपिल वस्तु उहाँको घर हो अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुनेछौँ सुरेश अरियालजीको मुक्तक मसँग रहेको छ दादिङ उहाँको घर हो अबको क्रममा सुरेश अरियालजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता ढुक्कसँग परेर भार हुँदै हुँदैन ढुक्कसँग परेर भार हुँदै हुँदैन खानुपर्छ कयौँ हन्डर हुँदै हुँदैन कसैलाई मन दिँदा विचार पुर्याउनु गाउँ जस्तो यो सहर हुँदै हुँदैन सहर मलाई मन पर सहर मनाई मन पर पर्दैन माया हराउँदो रहेछ चोखो माया गर्नेलाई ताह गराउँदो रहेछ ताह गराउँदो रहेछ सहर सुरेश अरियालजीको मुक्तक मुक्तक यो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा श्रोता आजलाई भने तपाईँहरूले पठाउनुभएका मुक्तक लिने यो क्रम यति मात्रै तपाईँले पठाउनुभएका बाँकी मुक्त खराबहरू म आउने कार्यक्रममा पक्कै लिनेछु हामीलाई सुन्दै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई सल्लाह सुझाव प्रतिक्रिया पठाउन मनभयो मुक्तक पठाउन मनभयो भने तपाईँले मुक्तकमाला at the rate gmail dot कममा मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त प्रेमजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई भने बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परु नमस्कार शुभरात्रि हाम्रो मिलन कायम भइरहो हाम्रो मिलन सदियो कायम भइरहोस् छोडको कुनै हो सवालै नहोस् हाम्रो मिलन सदियो कायम भइरहोस् बिछोडको कुनै हो सवालै नहोस् न मृत्युले छुटिने न कहिले मेट अक्षर झै अनमोल बनोस् हाम्रो तथापि बिछोडिएर सधैँ बितोस् हर घडी हरेक माहौल होस् न मृत्युले छुटिने न कहिले मेटिने वेदको अक्षर झै अनमोल बनो वेदको अक्षर झै अनमोल बनो हाम्रो मिलन कायम भइरहँ झन झन उर्लियो प्रिया हो आकर्षण झन झन उर्लियो प्रिया समर्पण सगरमाथा झै चुलियो प्रिया यस्तै पिराती लगाइरहँ सम्बन्धले हर पराकाष्ठा नाघोस् पशुपतिनाथ यो साथ अटल होस् न मृत्युले छुटिने न कहिले मेटिने वेदको अक्षर झै अनमोल बनो वेदको अक्षर झै अनमोल बनोस् हाम्रो